Later. आजको दिन रमाइलो बेला दुई दिनको छ यो हाम्रो चोला आजको दिन रमाइलो बेला दुई दिनको छ यो हाम्रो चोला बीताए क्यों हसेरत आज हमी बीताए दियो हसेरा आज हमी ओ छोटो छोटो जीवना हो जिन्दगी लाग्छ एउटा घाम छाया साथीको साथ प्रेमीको माया जिन्दगी लाग्छ एउटा घाम छाया दिनले रात ल्याउँछ रातले दिन दिनले रात ल्याउँछ रातले दिन बिर्सेर सबै हँसौँ एकछिन हो छुटाउ कसैले यस्तो यो मौका नछुटाउ कसैले